नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत केमेरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं एक सरको माया हामीले गएको साता बीसौं श्रृङ्खला सुन्यौं बीसौं श्रृङ्खलासम्म पुग्दा राधा र आलोकबीच कुराकानी भइरहेको छ आलोकले राधालाई बताइरहेको प्रसङ्ग यहाँ खुलेको छ राउधा र राधा बीचको विभेद पनि गएको साता खुलेको छ राधा र राउधा बीचको फरक कुरा कसरी उठ्यो सम्भवत आजको श्रृङ्खलामा पत्ता लाग्छ जीएस पौडेलको उपन्यास एकसरको मायाको एक्काइसौं श्रृङ्खला अब सुनौ पृष्ठ तीन सय बैसठीबाट सहेला रे दस गते बिहिबारको दिन टेलिफोनको बिल तिरेर म भ्रिकुटी चोकतिर फर्किँदै थिएँ दिउँसोको चर्को घामले हो या प्रसादले मेरो घाँटी सुकिरहेको थियो भ्रिकुटी चोकको चौतारो नजिक स्कुटर रोकेर चिसो पिउने इच्छा जाग्यो नजिकैको सानो खाजाघरमा छिरेर एउटा चिसो र चुरोट मगाए खाजाघरको काउन्टरको छेउमा राखिएको सानो टिभीमा एउटा बिस बाइस वर्षको केटोले अङ्ग्रेजी सिनेमा हेरिरहेको थियो सायद ऊ खाजाघरको मालिकको छोरो हुँदो मैले पनि यसो टिभीमा आँखा पुऱ्याएँ पहिले त मेसो पाइनँ तर पछि लाग्यो कि यो सिनेमा मैले कतै हेरेको हुँ सायद सी बिल्डिङमा तर एकछिन मात्र हेरेको थिएँ अनि बोर लागेर बन्द गरेको थिएँ त्यही म्याथमेटिसियनको सिनेमा आइरहेको रहेछ चिसो पिउँदै सिनेमा हेरिरहँदा एउटा अचम्मको कुरो देखेँ पहिले त लाग्यो कि कस्तो बकवास यस्तो पनि हुन्छ र कहीँ फेरि लाग्यो यो दुनियाँमा मैले नजानेका र थाहा नपाएका कति कुराहरू होलान् यो सत्य पनि त हुनसक्छ सिनेमाको उत्तरार्ध चलिरहेको रहेछ बिस पच्चिस मिनटमा सकियो सिनेमा सकिए पनि जुन कुरा मेरो मनमा खेलिरहेको थियो त्यो जारी नै थियो यिनै कुराहरू खेलाउँदै म काउन्टरमा बिल तिरेर फर्किएँ त्यही कुराको भुमरी मनभरि घुमिरहेको थियो आ यो मन पनि कस्ता कस्ता कुरामा गोता लगाइरहन्छ त्यो सिनेमाको कुरा सत्य भए पनि नभए पनि मसँग के सम्बन्ध त्यसको अर्थ न वर्थका कुरामा पनि गहिरो गोता लगाउने आदत जो खजाना लुट्न थालेपछि सुरु भएको थियो मन अझै पनि बेला बेलामा यस्तै बकवास कुराहरूमा अल्झिरहन्छ फेरि मनको स्टेरिङ मोडेर आफूलाई एकाग्र पार्ने कोसिसमा लागे तर त्यो त सम्भवै थिएन न निदायसम्म यो मन कहिले खाली बस्दैन केही न केही कुराको घनचक्करमा परिरहेकै हुन्छ त्यो सिनेमाको कुराबाट निस्किएर मन लाउने मन आउने बुधबार हुन गइरहेको हजुरसँगको भेटका बारेमा सोच्न थाल्यो बरु यतै अल्झिराखोस् कमसेकम यो त आफूसँगै सम्बन्धित कुरा हो हजुरसँगै बेला बेलामा राउदा पनि मनको मजेरीमा ओहोर दोहोर गरिरहेकी हुन्थे तर मलाई झर्को लागेन <laughs> सोमबार साँझ खाना खाएर टिभी कोठामा पल्टिरहेको थिएँ टिभीमा कुनै राम्रो कार्यक्रम नआएकाले हेर्न मन लागेन बाहिर भर्खर चैते बतास थामिएको थियो उठेर घरको छतमा गएर प्रसाद ग्रहण गरेँ दिउँसोको घामको रापले तातेको कोठा सेलाएकै थिएन म छतमै बसेर मोबाइल खेलाउन थालेँ फेसबुक नखोलेको पनि धेरै दिन भएको थियो वालमा साथीहरूका नयाँ नयाँ तस्विरहरू आइरहेका थिए लाइक गर्दै गएँ धेरै समयपछि अहमदले पनि फेसबुकमा नयाँ फोटो हालेको रहेछ ह्यान्डसम देखेको थियो केटो नेपाल आएपछि उसँग सम्पर्क भएको थिएन सम्बन्ध पनि सम्पर्क भइरहे गहिरो हुँदै जाने र कम हुँदै गए पातलो हुँदै जाने रहेछ ऊ बिएपछि फेसबुकमा पनि त्यति देखिँदैन थियो धेरैपछि उसले फोटो हालेको देखेर निकै खुसी लाग्यो उसको फोटोमा लाइक गरेँ धित मरेन कमेन्टमा फोटोको प्रशंसा गरेर पनि धित मरेन अनि म्यासेज लेखेँ यार के छ खबर सरी यार नेपाल फर्केपछि म आफ्नै झन्झटमा परेँ तँलाई बिर्से जस्तो भयो त मुला पनि कता गायब भइसकुन्नी एकपटक पनि खबर गरिनस् अनलाइनमा आइस् भने म्यासेज गर्न है कुरा गरौँ केही धित मरे जस्तो भयो त्यसपछि स्क्रोलिङ गर्दै म आफ्नो वालको तल तल सर्दै गएँ लामो समयदेखि एकजना महिला पत्रकार बिनु पोखरेलसँग म फेसबुकमा जोडिएको थिएँ उहाँसँग कुराकानी त भएको थिएन तर उहाँलाई मैले फलो गरिरहेको थिएँ वालमा तल झर्दै जाँदा उहाँले कमेन्ट गर्नुभएको एउटा तथ्याङ्कमा मेरो आँखा पुग्यो र त्यसले मलाई एकाएक आकर्षित गर्यो पुरानो आफैले सेयर गरेको स्ट्याटसमा उहाँले कमेन्ट गरेकाले त्यो पोस्ट फेरि रिफ्रेस भएर आएको थियो त्यसको लिङ्कमा क्लिक गरेर पेज खोलेँ त्यो लिङ्कमा अक्टोबर आठ दुई हजार आठमा लुक्लामा भएको यति इयरको दुर्घटनामा मर्ने व्यक्तिहरूको सूची थियो माथिबाट लिस्ट पढ्दै गए लिस्टको अन्तिममा पुग्ने बित्तिकै मानौ त्यो लिस्टको अन्तमा कुनै तिखो काँडा पनि हुँदो र त मलाई चसक्क घोच्यो फेरि एकपटक त्यो लिस्टलाई दोहोऱ्याएर हेर्दै तल पुगे त्यो काँडाले फेरि घोच्यो दुख्ने गरी नै घोच्यो मेरो शरीरमा एकाएक कसैले आगो लगाइदिए जस्तो भयो त्यो लिस्टमा न लुसीको नाम थियो न अल्बेटाको न त मोर्गनको नै हेर्दा हेर्दै बत्तीको उज्यालोमा टल्किरहेको घर अगाडिको मेवाको रुखका ठुल्ठुला पातहरू जोड जोडले हल्लिन थाले एकाएक हुरी कस्सिएर कतै पुग्नका लागि रफ्तार बढाउँदै आइलाग्यो मेवाको रुख हल्लिए जस्तै मेरो मन मस्तिष्क पनि जोड जोडले हल्लिन थाल्यो जेराउल्ड जसले आफ्ना गम्भीर आँखामा उतारेर दुःखद प्रेम कथा सुनाएका थिए जसले मेरो आँखालाई पनि रुवाएको थियो उनको जिन्दगीमा जब लुसीको पुनरागमन हुन लाग्दै थियो लुक्लाको जहाज दुर्घटनाले त्यो सब खुसी लुटेर लगेको थियो एउटा दुःखद अन्त्य जुन सुनिरहँदा पिरोलेको थियो मलाई अझै पनि यादमा ताजा नै छन् लुसी अल्बेटा र मोर्गन सबै लुक्लामा जलेर सकिएका थिए तर आज यो के देखिरहेछु मैले के जरोडले आँसु रसाएका आफ्ना आँखाबाट मलाई बताएको त्यो सारा घटना झुटो थियो त कि पत्रकारले सेयर गरेको तथ्याङ्क गलत हो एकपटक म्यासेन्जरमा विनुजीलाई यसको आधिकारिकताका बारेमा सोध्न मन लाग्यो संयोगले उहाँ अनलाइनमै हुनुहुँदो रहेछ बाहिर चैतेहुरी चलिरहेका कारण तल कोठामा झरेर मैले म्यासेन्जरमा फोन लगाएँ अनि आफ्नो परिचय दिएर सोध्न खोजेको कुरा सोधेँ उहाँले तथ्याङ्क आधिकारिक भएको जानकारी दिनुभयो उहाँसँग बिदा मागेर फोन राख्दा नराख्दै अघिसम्म सोच त कापिरहेको जिउ भित्रभित्रै झन जोडले काप्न थाल्यो आखिर जेरोडले मसँग किन झुट बोले कि बियरको नसामा मनगणन्ते कथा सुनाएका थिए त उनले विमान दुर्घटनामा मर्नेको सूचीमा लुसी र उनले नामै तोकेर बताएका साथीहरूको नाम नहुनुले यो त स्पष्ट बनाएको थियो कि लुसीको दुःखद अन्त्य एउटा महा भयानक झुट थियो जेरोल झुटा मान्छे रहेछन् फेरि सोचे नेपालमा घुमेका ती हरेक ठाउँका बारेमा जेरोल्डले मलाई जसरी बताएका थिए त्यो उनी आफै नपुगेको भए कसरी बताउन सक्थे नगरकोट सौराहा र पोखराका चर्चित ठाउँको बारेमा त झुट बोल्न सकिएला तर उनले बताउँदै जाँदा खगेरी खोलासम्मको कुरा बताएका थिए उनले त्यति सूक्ष्म कुराको समेत उल्लेख गरेका थिए कसरी झुट हुन सक्ला हुनसक्छ उनले बताएका ती सबै ठाउँ र घटनाहरू सत्य थिए तर पात्रहरू काल्पनिक आखिर उनले झुट चाहिँ किन बोले अनि उनले बताएको घटना सत्य र पात्रहरू यदि काल्पनिक हुन्थे भने फेरि जेडी उनको नेपाल भ्रमणका टुरिस्ट गाइड थिए उनी त फेरि सत्य हुन् उनलाई त मैले आफै भेटेको छु जेरोडले सुनाएको दुःखद अन्त्य एउटा ठूलो झुट थियो भनेर मान्ने हो भने फेरि जिडीका अनुसार पनि त त्यो किस्सा सत्य थियो उनका अनुसार पनि त त्यही दुर्घटनामा लुसी र उनका साथीहरूको दुःखद अन्त्य भएको थियो जिडीले नै त भनेका थिए कि उनको कारणले गर्दा नै त्यो भ्रमणको तालिका फेरिएको थियो उनले नै भनेका हुन् लुसी र उनका साथीहरूको मृत्युको कारक आफूलाई सम्झेर उनी आत्मग्लानीयुक्त जिन्दगी बाँचिरहेका थिए आखिर यो के भइरहेको छ फेरि कुन रहस्य खोतलिदियो जेरोल्ड र जिडी दुवैले एउटै कुरा गरेका छन् दुवैले अलग अलग मलाई एउटै झुटो कथा कसरी सुनाए जेरोल्ड र जिडी दुवैले मसँग झुट बोल्नुको कारण के हुन सक्छ लुसी र उनका साथीहरूको वास्तविकता के थियो त पात्रहरू मात्रै नभएर पुरै कहानी नै झुटो थियो त के यो कुनै गम्भीर षड्यन्त्रको पाटो हो त तर फेरि सोच थपिन्छ यदि यो कुनै षड्यन्त्रको पाटो नै हुन्थ्यो भने पनि मबाट के फाइदा उठाउनका लागि जेरोल्ड र जेडी दुवैले यो कुरा मलाई सुनाए जिडी त अब यो दुनियाँमा छैनन् लुस्सीकै याद बोकेर दुनियाँको कुनै एकान्त कुनामा जिन्दगी बिताउन निस्किन्छु भन्ने झुटा जेरोल्ड त कुनै दिन भेटिएलान् पृथ्वी गोलो छ भन्छन् बाहिर चलिरहेको चैत्य हुरी जस्तै कुराहरूको हुरीले मेरो मन र मस्तिष्कको छानो नै उप्काउला जस्तो भएर हल्लाइरहेको थियो त्यो झुटभित्र कुनै रहस्य त पक्कै हुनुपर्छ नत्र दुवैजनाले त्यो झुटलाई यथार्थको आवरणमा बेरेर किन मलाई नै बताए मध्यरातसम्म मनभित्र हुरीको बबन्डर जारी नै थियो यद्यपि बाहिरको हुतै मत्थर भइसकेको थियो मध्यरातमा फेरि छतमा उक्लेर प्रसाद ग्रहण गरे आकाश निष्पट्ट अँध्यारो भएर मलाई नै निलौला जस्तो गरिरहेको थियो सायद औँसीको वरिपरि घुम्दै थियो समय प्रसाद ग्रहण गरेपछि मनको हुरीले झनै बेग पक्रियो अनि मैले पनि आफ्नो सोचलाई त्यो बेगमा खुल्ला छोडिदिएँ जबसम्म परेलाहरू स्वेच्छाले बन्द भएनन् मैं रोवे जाऊ मैं रोवे जाऊ बिहान निद्राबाट बिउजेको केही बेरमै फेरि रातिका कुराहरू मनले खेलाउन सुरु गरिहाल्यो जेरोल्ड र जेडीको त्यही झोटका बारेमा एक बिहानै मनभित्र बहस सुरु भयो एक कप चिया पिएर स्कुटर लिएर म घरबाट निस्केँ ज्योति भान्सामा थिए उसलाई पनि नबताई म भ्रिकुटी चोकतिर लागेँ म बिना प्रयोजन निस्केको थिएँ मनमा बहस चलिरहेको थियो त्रिकुटी चोकबाट महेन्द्र राजमार्ग निस्केर म सरासर पश्चिमतिर दौडिरहेको थिएँ लगभग बिस किलोमिटर दौडिएपछि अचानक मैले आफ्नो स्कुटरमा ब्रेक लगाएँ सायद म गाउँतिर जान निस्केको थिएँ होला तर धेरै पर पुगिसकेछु म रोकेको ठाउँ केौरानी बजार रहेछ फेरि मलाई लाग्यो सायद म जेडीको गाउँ जान हिँडिरहेको छु थाहा छैन कसरी त्यस्तो सोच आयो जेडी त यो दुनियाँमा छैनन् उनको गाउँमा गएर पनि के नै होला र उनका बुढा बाह्र मानसिक सन्तुलन गुमाएकी आमाबाट मैले के बुझ्ला र एकछिन म केौरानी चोकमै हल्छेँ फेरि सोचेँ यहाँसम्म आइसकेको छु थोरै माथि त हो नि जेडीका बाआमाले जेडीकै लागि त्याग गरेर रोजेको सङ्घर्षपूर्ण जिन्दगीका बारेमा एकपटक जान्न मन लाग्यो होमनाथ बुढाले बुढेसकालमा छोरो गुमाए बिचरा पीडामा मुर्झाइरहेका होला मनको पीडा साट्ने श्रीमतीले पनि मानसिक सन्तुलन गुमाएकी छिन् उनको अवस्था कस्तो होला भेटेरै आउँछु भन्ने लाग्यो अनि म पहाडी जङ्गलको फेदीको गाउँतिर लागेँ निकै माथि पुग्दा पनि मैले गाउँ जाने बाटो मेसो पाइरहेको थिइनँ बौलाखो पहाडी जंगल छिचोलेर बगिरहेको थियो तर थिएन त्यहाँ भावर गाउँ न थियो त्यो सिसौघारी जस्तो देखिने कुनै ठाउँ न त मैले पत्ता लगाउनै सकेँ सिसौघारीभन्दा दक्षिणमा रहेको थारू बस्ती न थियो कतै स्वामीको चौतारो पनि मैले पक्कै पनि बाटो बिराएर गलत ठाउँमा पुगेँ भन्ने लाग्यो तर जिडीले बताए अनुसार म सही ठाउँतिरै गएको हुँ तृष्णाका अनुसार पनि त जिडीको गाउँ केरानीबाट माथि नै हो तर म कुन बाटोबाट आएँ अलमलमा परेँ त्यहाँ त त्यस्तो कुनै गाउँ नै थिएन म बौला खोलाको छेउमा अलमल्ल परेँ अनि फर्केर अलि तल झरेँ बाटोमा एकजना प्रौढ भेटिएँ जडीको गाउँ जाने बाटो पत्ता लगाउनका लागि मैले ती प्रौढलाई सोधेँ बाजे भावर गाउँ जाने बाटो कताबाट हो मेरो प्रश्न सुनेर ती प्रौढले एकपटक मेरो अनुहारमा हेरे अनि आश्चर्य भावमा भने भावर गाउँ हजुर बाजे भावर गाउँ यतातिर त भावर भन्ने गाउँ छैन बाबु बरु एउटा भावर गाउँ त पर बेलान टाँडीदेखि माथि पर्छ यता त त्यस्तो कुनै गाउँ छैन होइन बाजे यतै हुनुपर्छ त्यो गाउँ बौला खोलाको सिरानमा हुनुपर्ने हो मेरो मनमा बरफ जम्न सुरु गरिसकेको थियो बाजेले भने तपाईँलाई कसैले गलत सूचना दियो कि बाबु यतातिर त भावर भन्ने कुनै गाउँ नै छैन होइन बाजे सूचना त सही नै हो एउटा सिसौगारी पनि छ नि यतै कता थारूहरूको गाउँ पनि छ अरे ल बाबु मलाई पक्का भयो हजुरलाई कसरी मूर्ख बनायो यहाँ थारूहरूको बस्ती न त पहिले थियो न त अहिले छ सिसौगारी पनि कहाँ छ र यता ऊ त्यही बगर छेउका सिसौका रुख मात्रै हुन् आफ्नो कुरा सकेर ती प्रौढ फटाफट बाटो लागे जडीले भलिभाँति बताएका हुन् आफ्नो गाउँ केौरानीको सिरानमा पर्छ भनेर तर केौरानीको सिरानमा त कुनै गाउँ नै छैन मलाई ती प्रौढको कुरामा पनि विश्वास लागेन अनि अलि तल झरेर अर्को एकजनालाई सोधे जवाफ उस्तै आयो छिनछिनमा रहस्यको गाँठो पर्दै गइरहेको छ के जेरोल्ड र जेडीले लुसी र उनको विमान दुर्घटनामा बोलेको झुट जस्तै जेडीले मलाई आफ्ना बाआमाको झुटो कहानी सुनाएका हुन् त मरेर अस्तित्व समाप्त भइसकेको मान्छेप्रति पनि एकाएक घृणा जागेर आयो बेलान माथिको भावर गाउँ त होइन कतै मनमा झिनो आश मात्र बाँकी रह्यो त्यही आशा बोकेर म राजमार्ग फर्किएर पूर्वतिर आनिएँ अमरापुरी चोकबाट माथि लागेर बेलान टाँडीको उकालो नजिक पुगेपछि भावर जाने बाटो पत्ता लाग्यो जब म त्यहाँ पुगेँ मेरो झिनो आशा पनि विलिन भयो त्यो भावर नाउँ गरेको गाउँ बिल्कुल त्यो गाउँ थिएन जुन जेडीले बताएका थिए न थियो त्यहाँ उनीहरूको घर न सिसौगारी न बाहुन गाउँ न बिकटोल न त कतै थारू बस्ती नै मैले मान्दै आएको यथार्थमाथि घेराबन्दी भयो झुटमाथि झुट किन सबैले झुट बोलिरहेका छन् जेडीको आत्मालाई बोलाएर हकार्न मन लाग्यो चिथोर्न मन लाग्यो जोड जोडले चिल्लाउन मन लाग्यो होमनाथ र फुलमायाले अन्जानमै गरेको त्यो सामाजिक क्रान्ति झुट होमनाथकी जेठी श्रीमतीले जेडीका लागि गरेको त्यत्रो त्याग झुट स्वामीको चौतारो झुट सिसौघारी झुट बाहुन गाउँ झुट विकटोल झुट झुटमाथि झुट झुटमाथि झुट धिक्कार छ जेडी तिम्रो आत्मालाई तिमीप्रति भावुक भएर मैले बित्थामा समय बर्बाद गरेछु तिम्रो मृत्युमा आफूलाई दोषी ठानेर तडपिएँ तर तिमी त निच रहेछौ बा आमा र जन्मको इमोसनल झुटो कहानी सुनाएर मेरो भावनासँग खेलवाड गर्यौ धिक्कार छ जिडी तिम्रो त आत्मा पनि तडपिरहेको होला त्यस वखत मनमा यस्तै सोच आए मेरा बिजुलीलाई जति नै सरापे पनि मेरो मनको बबन्डर सकिने नाम नै लिइरहेको थिएन आखिर के भइरहेको छ म आफैलाई पनि थाहा छैन जेरोल्ड जो मलाई भद्र पुरुष लाग्थे जडी जसको अनुहारमा निर्दोषपन झल्केको देख्थे तर दुवै कुरूप रहेछन् के मसँग यिनीहरूको कुनै दुश्मनी थियो त पक्कै थिएन के मबाट कुनै फाइदा लुट्नका लागि सारा प्रपञ्च रचिएको हो त अह त्यस्तो पनि लाग्दैन जेरोल्ड र जेडीको कहानीसँग मेरो कुनै सम्बन्ध हुनै सक्दैन उसो भए किन उनीहरूले झुटा कहानी सुनाए त के होला यसको रहस्य काम चर्केर तालु पोल्न थालिसकेको थियो जिउ पसिनाले भिजेर च्यापच्याप भइसकेको थियो मन रन्थनिएको थियो त्यसो त जिन्दगी रहस्य नै रहस्यको ठूलो पोको हो तर जिन्दगी त्यस्तो घन चक्करमा पनि पर्दो रहेछ मैले सोचेको समेत थिएन कस्तो चङ्गुलमा परियो त्यो रहस्यको पर्दा नउठेको भए जीवनभर म तिनै फरेबीहरूको कुरालाई सत्य मान्दै बाँच्ने थिएँ होला कुरा जत्ता घुमाए पनि मनमा फेरि उस्तै प्रश्न आइरहन्छ आखिर किन उनीहरूले झुट बोले जेडी र जेरोल दुवै मालदेशमै थिए तर दुवैलाई उनीहरू त्यहाँ भएको जानकारी थिएन के यो पनि झुट थियो त के उनीहरू मालदेशमा रहँदा एकअर्काको सम्पर्कमा थिए त यी झुटाहरूको के भर कुनै निहित स्वार्थका लागि षड्यन्त्र पो बन्दै थिए कि तर जेडी त मरिसके जेरोल्ड जेडी बित्नुभन्दा अगाडि नै एकान्त खोज्दै हिँडेका हुन् मेरो दिमागले केही सोच्नै सकेन अमरापुरी झरेर थोरै पूर्व दगुरेपछि बेल्डिया खोलाको पुल पुलनिर मैले स्कुटर रोकेँ पुलदेखि माथिपट्टि रहेको बाँसको झाङमुनि पुगेर पाइन्टको खल्तीबाट प्रसाद निकालेर बनाएँ प्रसादको सर्कोले रन्थनिएको मनलाई एकपटक आनन्दित तुलायो तर त्यो केवल क्षणिक आनन्द थियो मन जुन कुराले छटपटाइरहेको थियो त्यो कुरा सर्कोको धुवासँगै उडेर कतै जान सकेन म बाँसको झाङमुनिको छायामा निकै बेर टोलाएँ मध्याहपछि हावाको रफ्तार बढ्दै जान थाल्यो प्रसादको रमरम र बाँसको छायाले केही राहत त दिइरहेको थियो तर त्यो भूकम्प पीडित र बाढी पीडितलाई सरकारले दिएको राहत सरह मात्र भयो चैत्य हुरी सुरु हुँदा म लामो लामो सास फेरिरहेको थिएँ तर पनि फोक्सोमा सासै नभए जस्तो भइरहेको थियो जिउमा काँडा उम्रिरहेका थिए जेडी र जेरोडले किन षड्यन्त्र रचे मलाई झट्ट तृष्णाको याद आयो उसले पनि त जेडीका बामालाई भेट्न आग्रह गरेकी थिए हे भगवान् फेरि कुन नयाँ रहस्य उद्घाटन हुन लाग्यो कृष्णा त जिडीको मित भान्जी पनि हो ऊ त पक्कै पनि गएकी होली आफ्नो मित मामाको गाउँ नगएकी भए पनि उसलाई यथार्थ थाहा हुनुपर्छ उसले पनि मसँग किन झुटो बोली अनि मेरो जिन्दगीमा के भइरहेको छ के जेरोल्ड जडी र तृष्णा तिनैजना होइन होइन त्यस्तो हुन सक्दैन म तृष्णामाथि अविश्वास गर्न सक्दिनँ विश्वास अहो गुमिसक्यो त विश्वास गर्ने कुनै आधार बाँकी छ र छैन तर तृष्णाले किन झुट बोली कतै जेडी जेरोल र तृष्णाको नाभि त जोडिएको छैन मैले तृष्णासँग यसको जवाफ लिनै पर्छ मनमा यस्तै कुरा खेलिरहे चैते बतासको रफ्तारसँगै मनभित्र आँधी बेहरी बढ्ने क्रम जारी थियो पूर्वतिर स्कुटर दौडाएर बेल्डिया बजार काट्दै हर्कपुर नजिक पुगेर म सिधा माथि मालपुरतिर लागेँ कृष्ण घरमा छे या उसको श्रीमानसँग काठमाडौँमा गइसके केही थाहा थिएन उसलाई भेटेर त्यो झुटको रहस्योद्घाटन नगरेसम्म मलाई चयन मिल्नेवाला थिएन बुढी फाँटको छेउ भएर स्कुटर दौडाउँदै गर्दा अगाडि ठूलो आँपको रूप देखियो जसले फेरि त्यही कुरूप झुटो कथाको याद दिलायो जहाँ आँपको रूखमा झुन्डिन गएकी फुलमायालाई होमनाथले बचाएका थिए तृष्णा पनि फरेबी होली भन्ने मैले कल्पनासम्म गरेको थिइनँ मनमा शङ्का उब्जिन थाल्यो तृष्णाले राउदाको बारेमा बताएको यथार्थ पनि कतै झुट त होइन जेडीको बारेमा उसले त्यस्तो फरेबी कुरा गर्न सकि भने राउदा को हो र कुन कुरा विश्वास गरौँ कुन नगरौँ पर नभुल्न म परे मालपुरको बिसोनीबाट पूर्व मोडिएर फुटबल चौर हुँदै खेतछेउको सानो बाटोमा स्कुटर रोकेर म फटाफट माथितिर हिँड्न थालेँ तृष्णालाई भेट्ने बित्तिकै उसको गालामा एक थप्पड बजाइदिन्छु भन्ने लागिरहेको थियो म रातो नयाँ घरको आँगनमा पुगेँ लामो सास तानेर म एकछिन घरलाई हेरेर उभिएँ मलाई आँगनमा देखेर होला घरभित्रबाट एकजना वृद्ध बाहिर निस्के हो ती बुढालाई त मैले चिनेको थिएँ म सानो छँदा उनी सिखरौली घाटमा डुङ्गा चलाउँथे तृष्णा पक्कै इन्की बुहारी हुनुपर्छ मनमा आँधीबेरी बढिरहेकै थियो तर बाजेको अगाडि मैले आफूलाई संयमित बनाएर भने बाजे नमस्कार डौले डौले डौले डौले बाबु तिमीलाई त मैले चिनिनँ नि को हो मलाई चिन्नुहुन्न बाजे तर म हजुरलाई चिन्छु मेरो घर हर्कपुरदेखि तल थियो अनि के कामले आयो त बाजे खासमा म तृष्णालाई भेट्न आएको म उसको साथी हुँ तृष्णाको साथी रे हजुर बाजे तृष्णाको साथी को तृष्णा बाबु बाजेले सोधेको त्यो उल्टो प्रश्नले मेरो मनमा फेरि भुइँचालो गयो मेरो टाउको पनि चड्किन थाल्यो शरीर तातेर रगत उम्लिरहेको थियो मैले सम्हालिएर भने तृष्णा के बाजे हजुरकै घरको बुहारी के कुरा गर्छ बाबु तिमी को बुहारीको कुरा गर्छ केही महिना अघि बिहे भएको थियो नि होइन र हजुरको छोरा कि नाति काठमाडौँमा बस्नुहुन्थ्यो अनि उतै तृष्णासँग भेट भएर बिहे गरेको होइन बाबु तिमी त बौलाएछ मेरो सबै छोराको बिहे उहिले भइसकेको हो फेरि काठमाडौँमा त मेरो कुनै छोरो बस्दैन यो के भन्दै हुनुहुन्छ बाजे तृष्णाले त मलाई आफ्नो घर यही हो भनेर भनेकी थिए खै बाबु को तृष्णा हो मैले त चिन्दैन यहाँ छिमेकमा पनि तृष्णा नाम गरेको बुहारी कसैले ल्याएको छैन बाबु तिमीलाई कुनै भ्रम भयो होला या त त्यो तृष्णा भन्ने केटीले झुट बोली भ्रम झुट निरन्तर जारी छ लोकला विमान दुर्घटनामा मर्नेको सूचीबाट खोलिँदै गएको झुटको पर्दा एकपछि अर्को गर्दै सिलसिलाबद्ध रूपमा खोलिरहेको छ टाउको त चड्किरहेको थियो गुडा पनि लगलगी काँप्न थाले चैते हुरीमा सुकेका पातहरू उडिरहेका छन् मानौ म पनि तिनै एक हुँ मलाई झुट भ्रम र रहस्यको हुरीले उडाइरहेको थियो मैले के समाउने कसलाई समाउने कोसँग गुहार माग्ने आधार केही बाँकी रहेन एउटा धोकेबाज जेरोल्ड धरतीको कुन कुनामा बसिरहेको छ कि माथि गइसक्यो केही थाहा छैन अर्को धोकेबाज जेडीको त आत्मा यतै कतै भड्किरहेको होला अनि तृष्णा छिछि किनलाबी धोकेबाज दुर्घटनामा मर्नेको सूचीले मलाई कुनै ठूलो रहस्यको पर्दा उघारिदेला भन्ने लागेको थियो तर झनझन भन्दा बल्झिँदै गयो मलाई मन पराउने अनि माया गर्ने तृष्णा छिछी मायाको बदनाम गर्ने नकचरी पो रहेछ मलाई यकिन भयो सबै षड्यन्त्र योजना अनुरूप नै भएको हो यी तिनैजनाको नाभि जोडिएकै हुनुपर्छ तर यो कस्तो षड्यन्त्र हो यो कस्तो खेल के का लागि खेलेका हुन् फेरि मसँग नै किन खेले मेरो मनको कसौडीमा यस्तै प्रश्नहरू भक भकी उम्लिरहेका थिए तर जवाफ थिएन जवाफ खोज्न कहाँ जाने कुनै बाटो पनि देखिएन श्रुति सम्वेगमा तपाईँ अहिले जीएस पौडेलको उपन्यास सरको मायाको वाचन सुनिरहनु भएको छ यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ थालेको थियो चैते बतास पनि वैशालु भन्दै गयो म विश्वनीबाट दक्षिण मोडिएर हर्कपुरतिर दगुरिरहेको थिएँ बाजेका कुरा ऐसलुका काँडा जस्ता भनेर मलाई खोपरिरहेका थिए यद्यपि त्यसले दिइरहेको पीडाको पीडक भने तृष्णा जडी र जेरौड नै थिए उनीहरूलाई सम्झिँदा पनि घिन लागिरहेको थियो नसम्झ्यौँ भन्दा पनि घिन लाग्दा अनुहार हुरीमा हरहारती आउँछन् म झनझन उल्झनमा पर्दै भित्रभित्रै क्रोधित हुन थालेको थिएँ स्कुटरमा दगुर्दै म बुढी फाँटको आँपको रुख नजिक पुगेको थिएँ एउटा कुरा अचानक मेरो मनमा खेल्यो जसले मेरो छातीको छाला मासु र हाड समेत चिरेर भित्र कतै सुक्खा बरफ कोचारिदियो त्यो पनि प्याकेटको ड्राई आइस मलाई चिसो आइसले पनि भत्पति पोल्न थाल्यो एक्कासी स्कुटरको ब्रेक लगाउन पुगेछु म आँपको रुखमुनि रोकिएँ बाबु तिमीलाई कुनै भ्रम भयो होला बाजेले के अर्थमा भने त्यो आफ्नो ठाउँमा थियो तर कतै मलाई भ्रम नै त भएको होइन यो सानो प्रश्न यसकारण मेरो मनमा प्याकेटको ड्राई आइस जस्तो भएर बस्यो कि केही दिन अघि मैले हेरेको त्यो म्याथमेटिसियनको अङ्ग्रेजी सिनेमा तर होइन होइन यस्तो त हुनै सक्दैन हुन पनि त सक्छ नि के म बाजेको सानो आशंकालाई अतिशयोक्ति त बनाइरहेको छैन हो म अतिशयोक्ति नै बनाइरहेको छु सिनेमाका कुरा वास्तविक जिन्दगीमा सम्भव हुन्छन् र हुन पनि त सक्छ नि लेखक पनि त समाजकै मान्छे हो उसले कुनै सङ्केत पाएर कल्पना गरेको हुनसक्छ तर हुँदैन हुँदैन त्यस्तो त वास्तविक जिन्दगीमा हुनै सक्दैन मेरो मनभित्र घम्साघम्सी नै चल्न थाल्यो घम्साघम्सीको बीचमा एकाएक के सम्झिन पुगेको नि तुरुन्तै स्कुटर दौडाएर म हर्कपुरतिर दगुरेँ तृष्णा घृणाको पात्र बनेर जेडी र जेरोल्डसँग जोडिएकी थिए तर एकाएक मनमा अर्कै शङ्का उब्जियो जसले गर्दा तृष्णाप्रतिको घृणा घटेर म सशङ्कित हुन पुगे हे भगवान् सबैको मनको डर मात्र भइदियोस् म जे सोचिरहेको छु त्यो गलत भइदियोस् हुरीकै बेगमा म अर्कोपुरबाट आफ्नो घरतिर लागेँ मैले घर आएको पत्तो समेत पाइनँ पत्तो पाएको भए पनि म पस्नेवाला थिइनँ म लालीगुराँस चोकबाट सिधा तल श्यामको घर अघिको तगारोमा रोकिएँ कुरीले सुक्खा पातहरूसँगै धुलो पनि उडाइरहेको थियो पहिलोपटक श्यामको घरमा छिरेर मैले श्यामको नाम नलिई गङ्गा भाउजूलाई बोलाएँ भाउजू ए भाउजू म तगारोबाट चिल्लाउँदै छिरेको थिएँ सायद मेरो आवाज हुरीले उडायो भाउजू बोल्नु भएको थिएन पिँढीमा पुगेर पनि म बेसरी नै चिल्लाएछु गङ्गा भाउजू आत्तिँदै झट्टै बाहिर निस्कनु भयो उहाँले भन्नुभयो ओहो बाबु पो गडाकोट गएपछि त आउनै छोड्नु भयो बस्नु न दाई ड्युटीबाट आउनुभएकै छैन आउनु भित्रै बस्नु बाहिर हावा चलिरहेको छ होइन होइन भाउजू म अलि हतारमा छु मलाई एउटा कुरा बताउनु त भाउजू के कुरा बाबु हजुरलाई याद छ केही दिन अगाडि म एक साँझ तपाईँलाई मैले माथि बाँस बाँसकारीनिर भेटेको थिएँ नि म स्कुटरमा तलबाट आइरहेको थिएँ अनि हजुर पसलबाट फर्किँदै हुनुहुन्थ्यो अँ मलाई याद छ बाबु तर किन के भएर आज अचानक खासै केही होइन भाउजू मलाई मात्र एउटा कुरा बताउनु त्यो दिन मेरो अघिअघि स्कुटरमा कोही आएको थियो जो हामीले कुरा गर्दै गर्दा अलि मासतिर स्कुटर रोकेर कुरिरहेको थियो के हजुरलाई याद छ त्यो मान्छे बाबु मलाई याद छ त्यो भेट तर खै मलाई त्यस्तो लाग्दैन कि त्यो रात हजुरको अघिअघि स्कुटरमा कोही आएको थियो मैले त कसैलाई पनि देखिनँ कोही थियो जस्तो लाग्दैन बाबु मलाई होइन भाउजू अलि ध्यान दिएर सम्झिनु त ठिक मेरो अघि अर्को एउटा स्कुटरमा एउटी केटी थिए केटी भाउजूले निधार खुम्चाएर आश्चर्य व्यक्त गर्दै भन्नुभयो केटी होइन बाबु साँच्चै भन्दैछु म तपाईँको अघि कुनै स्कुटर नै थिएन हजुरको स्कुटर मात्रै तलबाट आइरहेको थियो अनि हजुरले स्कुटर रोकेर मसँग छोटो कुरा गरेर हतारमा निस्कनु भयो हजुर गएपछि मैले फर्केर हेरेकी पनि थिएँ हजुर निकै आत्तीय जस्तो लागेको थियो फर्केर हेर्दा पनि हजुरको स्कुटर मात्रै थियो अर्को कुनै स्कुटर नै थिएन गङ्गा भाउजूको कुरा सकिएको मात्र के थियो साराका सारा प्रदृश्य एकाएक स्तब्ध भए जोड जोडले बहिरहेको हुरी एकाएक रोकियो मानौ दृश्य चलिरहेको डिबिडीलाई कसैले पहज गरिदिएको छ हुरीमा उड्दै गरेका पात पतिङ्गर र धुलो हावामै अडिएका छन् अल्लिरहेका रुखका पातहरू पनि अल्लिन छाडे भाउजू पनि मूर्ति जस्तै अचल हुनुभयो संसारै चल्न छोडेर रोकिए जस्तो भयो समयको काँटा पनि रोकियो म स्तब्ध भएँ अनायासै मेरा कदमहरू पछाडि चल्न थाले गङ्गा भाउजूले खाजा खाएर जान आग्रह गर्दै हुनुहुन्थ्यो म रोकिनँ कदम पछाडि चल्दै गयो पहिले बिस्तारै बिस्तारै अनि फनक्क फर्केर दगुर्दै म स्कुटर लिएर हुँकिएँ म कसरी मानु मान्छेले निधाएको बेला सपनामा मान्छेलाई देख्छ खुला आँखाले कल्पना गर्न सक्छ कहिलेकाहीँ अँध्यारोमा कुनै छायालाई मान्छे सम्झेर झुक्किन पनि सक्छ तर अह म मान्दै मान्दिनँ त्यस्तो पनि हुनसक्छ मैले त आफ्नै आँखाले देखेको छु तृष्णालाई उसका हरेक बात स्पष्टसँग सुनेको छु उसको शरीरबाट आएको सुगन्धलाई सुँगेको छु उसको स्पर्शलाई बकाइदा महसुस गरेको छु उसको अस्तित्व कसरी अप्रमाणित हुन सक्छ भाउजूले कसरी देख्नु भएन उसलाई जबकि ऊ ठिक मेरो अघिअघि स्कुटर चलाइरहेकी थिए जो थरथर काँप्न थाल्यो म हर्कपुर चोक पुगेर गैँडाकोटतिर मुडिएँ फेरि पनि घर पस्न भुलेछु मस्तिष्कले ठुल्ठुला टर्बाइनहरू जोडेर ढुङ्गा जस्ता कुराहरूलाई पिद्ने कोसिस गरिरहेको थियो म तृष्णाको अस्तित्वको प्रमाण खोज्ने कोसिस गरिरहेको थिएँ ऊ तिहारको कार्यक्रममा भेटिएकी थिए तर एकान्तमा उसलाई देख्ने अरू कोही थिएनन् फेरि ऊ कैलाश मन्दिरको तल भेटिएकी थिए त्यहाँ पनि एकान्तमा नै हामी श्यामको घरको बाटो हुँदै फर्केका थियौँ बाटोमा भाउजू भेटिनु भएको थियो भाउजूले त कोही थिएन भनिहाल्नुभयो फुलचोक लिन जाँदा हामीलाई देख्ने त पक्कै कोही थिए होला तर कसरी त्यसको प्रमाण जुटाउनु ओहो के साँच्चै त्यो सिनेमाको म्याथमेटिसियनलाई जस्तै भएको त मलाई के भइरहेको छ मसँग कि कुनै मान्छेले हुँदैन भएको कसैलाई बिल्कुल मान्छे जस्तो स्पष्ट देख्न सक्छ स्पष्ट सुन्न सक्छ उसको गन्धलाई सुँघ्न सक्छ उसको स्पर्शलाई महसुस गर्न सक्छ अनि के त्यो देखिएको सुनिएको गन्ध लिइएको र स्पर्श पनि महसुस गरिएको मान्छेको यथार्थमा कुनै अस्तित्व नै हुँदैन यस्तो अलौकिक घटना जिन्दगीमा घट्न सक्छ र के साँच्चै तृष्णाको अस्तित्व नै छैन त के साँच्चै तृष्णालाई नेपालमा मैले भेटेकै छैन त के तृष्णाले कैलाश मन्दिर तल र यो घरमा मलाई बताएका सारा कुरा झुटा हुन् त के ऊ आउँदै आएकी थिइनँ त के म एक्लै थिएँ सबै ठाउँमा के मलाई तृष्णाको भ्रम भएको तर भ्रम त काल्पनिक हुन्छ भ्रमलाई पनि त्यति स्पष्ट देखिन सकिन्छ र दोहोरो सम्वाद गर्न सकिन्छ र ऊ स्कुटरमा बस्दा उसको शरीरले गरेको स्पर्श म अझै महसुस गर्न सक्छु उसको शरीरबाट आएको सुगन्ध मैले थाहा पाएको थिएँ कि भ्रमलाई महसुस गर्न सकिन्छ उफ यो कस्तो विप्न दोष विपनामै ऐठन परे जस्तो भयो आखिर के भइरहेको छ कतै म बौलाउन त बोलाएको छैन नि <laughs> म बौलाएको त छैन नि अब बौलाउन लागेको चाहिँ पक्कै हो आफ्नै मनको सन्तासको बीचबाट निस्केको त्यो अट्टहासले मलाई अनियन्त्रित बनायो खरखरेको उकालो चढ्दै रहेछु स्कुटर एकाएक अनियन्त्रित भएर पल्टियो धन्न देब्रे कुइनोमा साधारण चोट मात्र लाग्यो स्कुटर पनि थोरै स्क्र्याच भएछ गेटभित्र स्कुटर उलेर म फटाफट माथि गएँ ज्योति भान्सामा थिएँ उसले म आएको देखि म सरासर आफ्नो कोठामा गएँ मनमा जुन कुरा खेलिरहेको थियो त्यसले बिछट्टै अनौठो प्रकारको डर पैदा भइरहेको थियो मलाई विश्वास लागिरहेको थिएन भ्रम त्यति स्पष्ट पनि हुन सक्छ यदि कसैलाई यो कुरा बताऊँ भने मलाई अवश्य पनि बौलाहा भन्छन् कि यस्ता कुराको कल्पना गर्ने मान्छे पागलै हो त कस्तो अविश्वसनीय घटना घटेको छ मेरो जिन्दगीमा अति अकल्पनीय छ तर मलाई यथार्थ जस्तो लाग्छ आखिर यो के हो के आइरहेछ मेरो मानसपटलमा अनि किन आइरहेछ यो सब एकछिन यताउता गर्दै मनको खटपटी मेट्ने कोसिस गर्न थालेँ तर झन्झन बढ्दै गयो यसको बारेमा कसलाई सोधौँ के गरौँ दुविधामा रहेर म ल्यापटप खोल्दै थिएँ ज्योति चिया लिएर आई ज्योतिले मेरो घसारिएको कोइनो देखिछे सोधिहाली दाइ के भयो हजुरको कोइनोमा चोट लागेको छ त कुइनो त्यो आँखा लगाउँदै मैले भने के भने बाटोमा स्कुटर पल्टेको थियो हल्का छ सब ठिक छ म मलम ल्याइदिन्छु ज्योति हलतिर गई म कम्प्युटर खोलेर इन्टरनेट ब्राउज गर्दै थिएँ ज्योति फर्केर आई उसको हातमा मलम थियो ऊ आफैले मेरो कुइनोमा लगाइदिँदै भने धन्न ठुलो चोट लागेको रहेनछ अनि हजुर दिनभरि कहाँ जानुभएको थियो मोबाइल त कोठामै थियो ओहो मलाई मोबाइलको त यादै थिएन आवश्यकता पनि परेन सायद त्यसैले होला मैले भने सानो काम थिएँ त्यसैले म त कहाँ जानुभयो भनेर कस्तो हात थिएँ कि भोलि राधा भाउजूलाई भेट्ने दिन आज दिनभरि हजुर गायब भन्दा त मनै चिसो भएर आएको थियो नि उसले हजुरलाई भाउजू भन्दै गर्दा एकपटक मेरो आँखामा पुलुक्क हेरेर हाँसी मानौ कि हजुर र मेरो बिहे कन्फर्म भइसकेको छ कति कन्फिडेन्ट देखिन्छ ज्योति हजुर र मेरो बिहे हुन्छ भन्ने कुरामा ऊ ढुक्क छे मैले ज्योतिको अनुहारमा हेरेर बुहारमा मुस्कान ल्याउने प्रयास गर्दै जवाफ दिएँ ए हो त भोलि त राधालाई भेट्ने दिन पो त मैले त बिर्सि नै सकेको रहेछु अनि नि दाई मलाई अलिकति पैसा दिनु न भाउजूका लागि स्पेसल गिफ्ट किन्न मन छ अहिलेदेखि नै भाउजूसँग फ्रेन्डसिप गर्नु पऱ्यो नि मैले आफ्नो प्यान्टको खल्ती छामेँ ल बिहान निस्कँदा पर्स पनि हाल्न बिर्सेको रहेछु उसलाई भने त्यो दराजमा घररामा मेरो पर्स छ त ज्योतिले दराजको पल्ला उगारी र घरराबाट मेरो पर्स निकाली यतिले पुग्छ मैले पर्सबाट केही नोटहरू दिँदै भने पुग्छ पुग्छ उसले हाँस्दै जवाफ फर्काएर पर्स फेरि घरमै राखी घररा बन्द गरेर उसले पुनः खोली अनि घरभित्रबाट कालो रबर ब्यान्ड निकालेर आश्चर्य भावमा भने ल मेरो रबर ब्यान्ड हजुरको घररामा कसरी आयो मैले आँखा उठाएर हेरेँ त्यो त्यही कालो रबर ब्यान्ड थियो जुन मैले तृष्णा यो घरमा आएर फर्किँदा उसले छोडेर गएकी होला भन्ने ठानेर घररामा लगेर राखेको थिएँ त्यो रबर ब्यान्ड पनि ज्योतिको रहेछ अब पक्का भयो मसँग तृष्णाको अस्तित्वको कुनै प्रमाण छैन तर विश्वास पनि गर्न सकिरहेको थिइनँ ज्योतिलाई मैले झुटो जवाफ फर्काएँ खै कसरी गयो मलाई थाहा भएन ऊ आश्चर्य भावमै कोठाबाट बाहिर निस्कन लाग्दै थिए केही सम्झे जस्तो गरेर फेरि फरक्क फर्केर म नजिक आएर भने दाई अस्तिदेखि एउटा कुरो सोध्छु भन्दै थिएँ जहिले भुल्दिरहेछु रहेछु धन्न अहिले सम्झेँ अब के सोध्ने हो यसले म केही भयभीत भएँ मेरो मानसिक सन्तुलनमा गडबड भइरहेको बेला डराउनु पनि स्वाभाविक हो ज्योतिले भन्दै थिए अस्ति नै हामी यो घरमा सर्ने बेलामा मैले हजुरको सुटकेसमा पुरानो जिन्स देखेकी थिएँ त्यो मैले परारै तिहारमा पठाइदिएको जिन्स प्यान्ट जस्तो थियो हजुरले त्यो जिन्स लगाएको देखेकै छैन पुरानो भएर हो र दाई उसको कुरा सुनिसकेपछि केही राहत महसुस भयो मलाई त यति डर लागिरहेको थियो कि फ्याट अर्को कुनै रहस्य पो खोल्ने हो कि हाँस्दै भने पुरानो भएर होइन एकपटक तिमीलाई फोटो पठाउने बेलामा लगाएको थिएँ साह्रै टाइट भयो तिम्रो गिफ्ट फाल्न पनि मिलेन लाउँदा पनि फिटिङ भएन त्यसैले सुटकेसमै थन्किएको छ त्यति बेला त हजुर अलि मोटो हुनुहुन्थ्यो नि त आफूलाई हेर्नु भएको छैन र हजुरले नेपाल आएपछि कति स्लिम हुनुभएको छ हजुर अहिले त फिट हुन्छ वास्तवमा उसले भनेको ठिकै हो म स्लिम त नभनौँ तर दुब्लो हुँदै गएको थिएँ यो प्रसाद दिने मान्छेहरू दुब्लाउँछन् भन्ने सुनेको थिएँ सायद त्यसैको असर होला उसको कुरालाई समर्थन जनाउँदै मैले तलमाथि मुन्टो हल्लाएँ उसले भने एउटा कुरा भन्छु मान्नुहुन्छ दाई के कुरा एकचोटि चेक गरौँ न फिटिङ भयो भने भोलि राधा भाउजूलाई भेट्ने बेलामा त्यही जिन्स लगाउनु मेरो गिफ्टको लक पनि लाग्छ कि उसले खितखिताउँदै भने मैले फेरि मुन्टो मात्र हल्लाएँ त्यसपछि ऊ कोठाबाट बाहिर निस्की निस्किँदै गर्दा फेरि भने आमालाई फोन गर्नु पर्यो आमा पनि आत्तिनु भएको होला ज्योति कोठाबाट निस्कन साथ मेरो मस्तिष्कमा फेरि तृष्णाहरू नाच्न थाली एक प्रकारको मानसिक दबाव चरम भएर एकाएकमा भित्र दबावको भुमरीले चक्र बनाउन थाल्यो कहिले विश्वास नै गर्न नसकिने यो कस्तो घटना घट्यो आखिर के हो यो म इन्टरनेटमा खोजी गर्न थालेँ निकै बेर खोजी गर्दा पनि मैले मन बुझाउने जवाफ भेटिरहेको थिएन खोज्दै गएँ हेर्दै गएँ केही गएपछि गुगलमा एउटा लिङ्क भेटियो खोलेर पढेँ केही बुझे जस्तो लाग्यो तर सन्तुष्टि मिलेन अरू लिङ्कहरू पनि खोज्दै र पढ्दै गएँ ओहो मेडिकल साइन्सले त्यसलाई सत्य हो भनेको रहेछ लामो सास फेरेँ तर यो राहतको सास थिएन सायद डिप्रेसनमा निस्केको सास थियो म मानसिक समस्याको ठूलो जालोमा अल्झेको रहेछु इन्टरनेटबाट आँखा निकालेर एकपटक वरिपरि र माथि पनि हेरेँ आफ्नै हालतलाई पत्याउन मलाई मुस्किल भइरहेको थियो आँखा चिम्लिएर एकपटक सबै कुरा बिर्सिन मन लाग्यो किन मलाई नै यस्तो हुनु परेको न त मानसिक रोगको शिकार भएछु मानसिक समस्याको चक्रव्यूहमा म यसरी फँसेको रहेछु कि या भनौँ प्रसादले मलाई यसरी फसाएछ कि मैले यथार्थ र भ्रमको बीचमा कुनै फरक नै देख्न सक्दो रहेछु मलाई मेरो पुरानो साथी मनोज पटेलको याद आयो नेपाल आएपछि मैले उसलाई फोन गरेकै थिइनँ ऊ पनि आफ्नै व्यस्ततामा हुँदो सानोमा नारायणीमा बाढी आएको बेला उसलाई टेगोर माछाले टोकेर ज्वरो आएको थियो त्यसपछि ऊ माछा देख्ने बित्तिकै तर्सिन्थ्यो मैले जिस्काउने नाम नै टेगोर राखेको थिएँ ऊ त अहिले मनोचिकित्सक भएर काठमाडौँमा सेटल भएको छ मसँग उसको पुरानो नम्बर त थियो तर उसले नम्बर पो फेऱ्यो कि तैपनि ट्राई गर्न मन लाग्यो मोबाइलमा उसको नम्बर खोजेर कल गरेँ हेलो को बोल्नुभयो फोन मनोजले नै उठायो सायद मेरो आवाज गम्भीर सुनिएको हुँदो उसले चिनेन मैले गम्भीर आवाजमै जिस्काएँ टेगोर के छ टेगोर सुन्नासाथ उसले चिन्यो अरे गुरुङ कहाँ थिइस् त यतिका समय नेपाल कहिले आइस् अनि आज अचानक के भयो गम्भीर सुनिन्छस् त उसले मेरो गम्भीरता पनि बुझ्यो उसले सोधेका कुनै पनि प्रश्नको जवाफ नदिकन मैले सिधा प्रश्न सोधेँ के तँलाई हेलुसिनेसनको बारेमा थाहा छ मैले सुरुमै यस्तो प्रश्न सोद्धा ऊ झस्केको हुँदो उसले भन्यो हेलुसिनेसन अँ थाहा छ तर अचानक यो प्रश्न किन तैँले यतिका वर्षपछि फोन गरेको यही सोध्न लाऊ उसले मेरो समस्या कहाँ बुझेको थियो र त्यसैले चित्त दुखाउनु स्वाभाविक थियो मैले भने चित्त न यार त्यस्तै परेर सोधेको बरु मलाई केही जानकारी दिएन यसको बारेमा मलाई थाहा थियो ऊ अचम्बित छ तर उसले छोटकरीमा केही जानकारी दियो र त्यसपछि सोध्यो खासमा किन अचानक हेलुसिनेसनको बारेमा जानकारी चाहिएको भन् त थेसिस लेख्दैछस् कि क्या हो होइन यार कहाँ थेसिस लेख्नु बरु म अब चाँडै नै काठमाडौँ आउँछु मलाई लाग्छ कि मैले तँलाई नभेटिन हुने भएको छ खै उसले मेरो कुरा बुझे कि बुझेन फेरि मैले भने ल यार म तँलाई पछि फोन गर्छु अहिले काम छ राखेँ ल रातिको खाना खाएपछि म घरको छतमा निस्केँ बाहिर बतास रोकिएर मौसम शान्त भएको थियो आकाश निष्पट्ट अँध्यारो थियो औँसी भएर पनि होला मन मस्तिष्कभरि तृष्णाकै कुरा आइरहेका थिए मलाई हेलुसिनेसनले चारैतिरबाट जेलिरहेको थियो हत्केलामा प्रसादका दाना छुट्याइरहेको थिए नेपालमा भेटिएकी तृष्णाको कुनै अस्तित्वको प्रमाण जुटाउन नसकेपछि एउटा दृष्टिदोष मान्नुको कुनै विकल्प रहेन हत्केलाबाट दाना छुट्टिएको प्रसादको पात सुर्तीको पातसँग मिल्दै थियो तर मेरो मनले मान्दै आएको यथार्थ पूर्ण रूपमा भ्रममा परिणत हुन सकिरहेकी थिएन कुरा केवल तृष्णाको अस्तित्वमा मात्र रहेन कुरा त्योभन्दा धेरै परसम्म जाने भयो हेलुसिनेसनकी तृष्णालाई सत्य मानेर त्यही सत्यको आधारमा जुन कुराहरूलाई सत्य मान्दै आएको थिएँ ती मानेका सत्यहरू पनि बदलिन गइरहेको थिए हत्केलामा मिचेको प्रसाद कागजको सोलीभित्र मिलेर बस्दै थियो म सोच्दै थिएँ यदि नेपालमा भेटिएकी तृष्णा मेरो हेलुसिनेसनकी मिथ्या पात्र हो भने उसले बताएका सारा कुराहरू पनि मिथ्या नै हुन् चालिसे दाई र माझदाको सम्बन्धबाट जन्मिएकी छोरी र माझदाको जिन्दगीका खातिर राउदाले आफ्नो सपना र खुसीहरूसँगै हाम्रो मायाको पनि आहुति दिएकी थिए हाम्रो मायाको सम्बन्धले बीच बाटोमै दम तोड्नु परे पनि कमसेकम एउटा सन्तुष्टि त थियो कि राउदाले कसैको जिन्दगी बचाउनका खातिर हाम्रो सम्बन्ध तोडी भनेर तर त्यो यथार्थ पनि फगत एक मिथ्या नै भयो माझ्दाको कोखमा हुर्किएको पिपिरोले कहिल्यै जन्म लिएन त्यो त चालिसे दाईले मालदिस छोड्नु अघि नै फालिएको थियो मेरी हेलुसिनेसनले तृष्णाको रूपमा मलाई नै झुट बोलेको रहेछ म पनि कस्तो मान्छे हुँ तृष्णाले बताएको गर्भपात नभएको कुरो चाहिँ पत्याएछु तर मैले राउदाका कुराहरू याद गरिनछु राउदाले त स्पष्ट रूपमा भनेकै थिए नि ऊ चालिसी दाईलाई यसकारण घृणा गर्छ किनकि चालिसी दाईको कारणले माझदाको आमा बन्ने सपना पूरा हुन सकेन राउदाले धोका त अन्तिम अवस्थामा हारिदिएकी हो त्यसअघिका उसका कुराहरू मैले किन नजरअन्दाज गरेँ धेरै यथार्थहरूमा बदलाव आउनेवाला थियो एउटा लहरो जसको जरो लुक्ला दुर्घटनामा मर्ने मान्छेहरूको सूचीबाट उब्किएको थियो त्यो लहरोले तानेर यो हेलुसिनेसनको पहिरो भत्किने क्रम सुरु हुँदै गर्दा धेरै यथार्थहरूमा बदलाव आउनेवाला थियो जेरौडले सुनाएको आफ्नो प्रेम कथा मैले मान्दै आएको यथार्थभन्दा फरक निस्कियो तर यथार्थ रहस्यको गर्वभित्र नै थियो तपाईँले अहिले सुन्नुभएको वाचन एक एकसरको मायाको वाचन हो जीएस पौडेलको उपन्यास एकसरको मायाको एक्काइसौं श्रृङ्खला आज हामीले तीन सय एकासी पृष्ठमा ल्याएर रोकेका छौं अर्को साता बाइसौं श्रृङ्खला तीन सय बयासी पृष्ठबाट वाचन गर्नेछौ तबसम्मको लागि श्रुति सम्बिकबाट प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरी विदा हुन्छौ नमस्कार शुभरात्री